ससुराली पनि आइयो सासुआमा कता हो ए यता पो हुनुहुँदो रहेछ नमस्ते है सासुआमा नमस्ते नारायण शिव कति आउँदा रहेछ नि ज्वाई ससुराली मलाई त नमस्कार पनि फर्काउन मन छैन कति आएको तिमी होइन कि आमा कति रिसाउनु भएको तपाईँ धेरै नरिसाउनुहोस् न आज झन् हेर्नुहोस् त्यहाँनिर सरकारले महिला बसको व्यवस्था गरेर तपाईँलाई घुमाउन लगाउँ भनेर झन् त्यो गाडीमा पनि चढाउँ भनेर ल्या त्यो गाडीमा पनि चढाउँ भनेर लिन आएको तपाईँ चाहिँ खालि रिस गर्नुहुन्छ भने किन रिस गर्नुहुन्छ तपाईँ मलाई ए तिम्रो कुरो अलि अलि गुप्पे गुप्पे जस्तो छ है चाहिँ मलाई लिन घुमाउन मलाई घुमाउन लान आका हो कि मेरी कान्छी छोरीलाई तिम्रो कुरा बुझिसक्नु छ र ल हेर अब कस्तो होला सासु आमा पनि एकदमै शङ्का गर्ने साइन नि ल भन्देऊ त भन्देऊ अब यस्तो कुरा केही पनि होइन भनेर आमाले धेरै शङ्का गर्नुभयो त्यस्तो केही होइन कि मम्मी आज भिनाजु र म मात्रै घुम्न जाने भन्यो र तपाईँलाई पनि सँगै लाने भन्यो होइन त भिनाजु हो नि त त्यही भएर ल सासु आमालाई तयार हुनुहोस् त ल घुम्न जाउँ तिम्रो तिम्रो কোহিনূর ल ल ल ल ल साली नानी ल छिटो छिटो जाउँ ल अनि मम्मी तपाईँको अर्को धोती चलन निकाल्नु के भिनाजु नानी केटी जस्तै बनाउनु परेन होइन भने त फेरि बसमा चढ्नै दिँदैन ल अब गाडी पनि चढ्यौ ल अब सासुआमाले चप्पल चाहिँ कति राखेँ अस्ति साली नानीले छोडेको थिएँ अब सासुआमाको गाडी भन्नु मिल्दैन ल सासुआमा तपाईँको चप्पल चाहिँ सम्हालेर राख्नुहोस् है ल ए मैले त यहाँ गाडीमा चढ्दा गाडीमा फोहोर लाग्छ भनेर चप्पल त भुइँमै पो राखेर आएँ त जय चढाइ तिमीलाई लैजाउँला नि आइपुग्यो ल अब सरकारले घोषणा गरेर लेडिज बस ए ल यहाँनिर महिला बसिरहेछ ल चढ्नु पऱ्यो अब ल अब चढ्न चाहिँ के गरेर चढ्ने ल मैले के गरेर के लाउने त मलाई चढ्न दिँदैन त सासुआमा यहाँ भिनाजु मेरो ब्यागमा छ नि यहाँ यो क्रिम पाउडर सबै छ के मुन पनि लाउने के ए कस्तो भरि भने लाउने यो सबै लाउनु त ओहो खै खै कस्तो हुँदो रहेछ यो क्रिम भनेको मेरो गालामा अलिअलि दलाउनु यो चाउरी परेको ल ल ल आमा ल अब म पनि के गर्नु छोरी मान्छे बन्नु परिहाल्यो ल त त्यो फरियाहरू सबै साली नानी ल यता देउ त ल ल लागे पनि हाल्यो अब के गर्ने खोइ लगाएर कति गाह्रो हो अब सधैँ पाइट लगाएर पनि यो फरिया लगाउँदै त चिसो पो हुँदो रहेछ त त्यो फरिया भित्र पाइट नि त ल ल अब त्यो भयो ल त्यो लिपस्टिक पनि देऊ त अब फेरि ओटले चिरिहाल्छ ल लिपस्टिक लगाए ल <laughs> आँखैमा अनुहार झ्यापै मुटुमा अनुहार छोराछोरामा चिन्ता नगर्नुहोस् न म केटीको आवाज निकालेर बोल्छु के बोलिदिउँ त ल सुनौ सुनौ ल मैले त भने नि त मेरी आमा हो कि क्या हो ल तपाईँले सुन्नुभयो त हेर्नुहोस् मैले कस्तो राम्रो केटीको जस्तै आवाज बोल्छ सासु आमा म त केटीको जस्तै आवाज निकालेर बोल्छु नि ए बा हो पो छ नि ए कान्छी न यो जहिले कस्ता बोलेका अझ राम्रोसँग भन्नुपर्छ कि भिनाजु म सिकाउँछु तपाईँ प्र्याक्टिस गर्नु है त ल ल ल ल ल प्र्याक्टिस गरौँ त के भन्ने मैले ल ल त्यो कसैले सोध्यो भने छ नि भिनाजु आज कस्तो राम्रो देखिनु भएको छ कसैले तपाईँको नाम के भने नि मेरो नाम पिङ्की हो भन्नु त मेरो नाम पिङ्की हो भन्नु पर्यो होइन त हो के भिनाजु राम्रोसँग मैले भने जस्तै भन्नु न ल मेरो नाम चाहिँ पिङ्की हो म भर्खरै छोरा पुगेर सत्र लाग्ने बेला भयो भन्नु त म चाहिँ भर्खर छोरा पुगेर सत्र लाग्ने बेला भयो ए बा जोइ त 100% केटी भइहाले नि अब टिक टिक एउटा सानो घर बसाउ भन्छ तिमीलाई हेर्दै जीवन कटाउ भन्छ सफेद मन मेरो मन खै ए दिदी भाडा दिनुस् त भाडा कति हो ल तपाईँ केटा हो कि केटी हो केटी केटी नै हो अब मलाई क्यारेक्टर गरेर कस्तो आउँछ कि त्यही भएर केटाको आवाज निकालेर सोधेको ए साँच्चै हो र अरू पनि केही कुरा भन्नुहोस् त केटाको आवाजमा हो नि बहिनी मलाई त सबै कुरा भन्न आउँछ नि केटाको आवाज जस्तै म भनिदिन्छु है त मेरो नाम चाहिँ पिङ्की हो है म केटाको आवाजमा भन्छु है त ल ल भन्नुहोस् त भन्नुहोस् मेरो नाम चाहिँ पिङ्की हो आमा हो त रहेछ फेरि भन्नु न अरू ल है त म अरू पनि भन्छु नानी तिमी त मलाई कस्तो मन पर्यो कति राम्रो तिमी त आई लभ यु किन माया तिमीलाई गर्थे तर भन्न सकिन मैले भन्न सकिन गलेको भाडा उठाउँदा उठाउँदा खै बस्ने सिट पनि पाइँदैन कि क्या हो खाली नै छैन बरु यो दिदीले अघि केटाको क्यारिकेचर गर्नुभएको थियो त्यहीँ गएर बस्नु पर्यो जस्तो छ दिदी म तपाईँको काखमा बस्छु ल <laughs> काखमै बस्नु र बसन्त बस नानी अब बस काको अर्का पचास आमा छोरीको मान्छेको भेष नगरी छोरी मान्छेको आवाज ननिकाले महिलाहरूको बसमै चढ्न नपाइने भयो के गर्नु त आमा यो मान्छे त केटा पो रहेछ यसलाई लोहाटौँ ओ सबैजना da da सक्दिनँ आकाशलाई छुन यही धरतीमा स्वर्ग सजाउँछु सक्दिनँ म आकाशलाई छुन यही धरतीमा स्वर्ग सजाउँछु यदि औसीको रातले छेक्यो भने त्यहाँ दिनको दियो

यही धरतीमा स्वर्ग सजाउँछु